अभिव्यक्तिको अर्को माध्यम उद्गार हुँदैन बिहान मिरमिरेमा तारा झरेर नगए बन्दैन मुलुक दुई चार सपुत मरेर नगए हुँदैन बिहान मिरमिरेमा तारा झरेर नगए बन्दैन मुलुक दुई चार सपुत मरेर नगए ओठमा हाँसो गालामा लाली तब आउँछ जगतको देशको पीरले भेटी जब वीरले चढाउँछ रगतको घाँटीमा फाँसीको माला गाँसी बिराले हाँसता मातृभूमिको चरण ढोगी भाग्दछ दासता उम्रन्न बोट कसैले बिउ छरेर नगए हुँदैन बिहान मिरमिरेमा तारा झरेर नगए बन्दैन मुलुक दुई चार सपुत मरेर नगए हामीले खाने प्रत्येक गाँसमा रगत छ सहितको हामीले फेर्ने प्रत्येक श्वासमा रगत छ सहितको हाम्रो मुटुको प्रत्येक चालमा छ धड्कन सहितको हाम्रो खुशीको प्रत्येक पलमा छ जीवन सहितको पाउने थिएनौ खुशी तिनले छोडेर नगए हुँदैन बिहान मिरमिरेमा तारा झरेर नगए बन्दैन मुलुक दुई चार सपूत मरेर नगए हामीले आफ्नो कर्तव्य बिर्से इतिहासले धिक्कारला हामीले आफ्नो कर्तव्य बिर्से इतिहासले धिक्कार्ला गोली निलेका शहीदका प्याराती लासले धिक्कार्ला धरतीले मुख लाजले छोप्ला आकाशले धिक्कार्ला शहीद रोलान हामीले उन्नति गरेर नगए हुँदैन बिहान मिरमिरेमा तारा झरेर नगए बन्दैन मुलुक दुई चार सपुत मरेर नगए बन्दैन मुलुक दुई चार सपुत मरेर नगए कवि भूपी सिर्जनको यही गीती कविताबाट आजको उद्गारको उठान गर्यौं देशले यतिखेर शहीद सप्ताह मनाइराखेको छ देशका लागि जीवन उत्सर्ग गर्ने महान प्रति हार्दिक शब्द श्रद्धा कार्यक्रम उद्गारको तर्फबाट अभिव्यक्तिको अर्को माध्यम उद्गार आजको उद्गारलाई शहीद सप्ताह विशेष बनाउँदैछौ शहीद र देशभक्तिका सिर्जना आजको उद्गारमा समेट्नेछौ शहीदकी आमा कथा पनि कथाकार शम्भु सुस्केराकै बोलीमा सुनाउँछौ सबैभन्दा पहिले कवि एस आचार्य शहीदमै समर्पित कविता नमस्ते म यस आचार्य खोबलाङ दुई गोर्खाबाट शहीद सप्ताहमा सम्पूर्ण ज्ञात अज्ञात शहीदप्रति नमन गर्दै यही कविता समर्पण गर्न चाहे मेरो कविताको शीर्षक छ म शहीद पारीबाट एक खुल आयो पारीबाट एक खुल आयो बडो फुर्तीका साथ हाम्रा सहित अमर रहन् हाम्रा सहित वीर रहन् नारा बाजा गाजा सहित मेरो नजिकै कोही आयो हो मेरो नजिकै कोही आयो टाउकाको जालो झारिदियो हात खुट्टाको धुलो फालिदियो प्रेमले हुँदै होइन प्रेमले हुँदै होइन कोतरे जसरी कोट्याए जसरी वर्षौँ पुरानो रिस फेरे जसरी अर्को कसैले निधारमा पोतिदियो फेरि अर्को कसैले निधारमा पोतिदियो यत्तरको अबिर घाँटीमा लगाइदियो गरुङ्गो माला ती एक खुल मान्छेहरू मुठी बटारेर बसे ती एक खुल मान्छेहरू मुठी बटारेर बसे म धारणाको नाममा मानौ मेरो देह नै भत्काउला जसरी ए केही नबुझेका बुख्याचाहरू हो ए केही नबुझेका बुख्याचाहरू हो मेरो शालिगमा माल्यार्पण गर्दैमा एक हप्ता मलाई सम्झँदैमा म प्रतिको कर्तव्य पूरा हुँदै हुँदैन म चाहन्छु मेरो देश अखण्ड होस् यहाँ बग्ने खोला यी सेता हिमाल यो निलो आकाश यो तराई यो पहाड यो भन्ज्याङ मेरी आमाको मात्रै होस् बस मेरी आमाको मात्रै होस् धन्यवाद शहीदको सच्चा सम्मान गरौं भन्ने कामना कवि एस आचार्यको थियो इमेलबाट प्राप्त उहाँको कविताका लागि एस आचार्यजीलाई धेरै धेरै धन्यवाद अब कथा सुनौ शहीदकी आमा कथाकार शम्भु सुस्केरा कथा कि आमा कथा यसरी सुरु हुन्छ टन्टलापुर घाम लागेको छ चौरभरि मान्छे छरपष्ट बसेका छन् अगाडि मञ्चका केही कुर्सीमा मान्छे बसेका छन् भने केही खाली छन् छातीमा ब्याज टाँसेका युवा यताउति दौडिरहेका छन् हातमा माइक समातेको ठिटो बोल्छ यही बेला कृपया एकैछिन धैर्य गरेर बसिदिनुहोला प्रमुख अतिथिको आगमन हुने लागेको हामीले जानकारी पाएका छौँ अब चाँडै कार्यक्रम सुरु हुँदैछ स्वयंसेवकहरू मिलेर बस्न आग्रह गरिरहेका छन् घाम छल्न छाता ओढेर बीचबीचमा बसेका मान्छेलाई पछाडि बसेकाले कराइरहेका छन् कार्यक्रम सिद्धिएपछि बन्द गर्छु छाता भन्नेको जवाफ आउँछ यत्तिकैमा मञ्च अगाडिको खाली जमिनमा एउटा कालो कार आएर घ्याच्च रोकिन्छ गाडीबाट एउटा सैनिक उत्रिन्छ र अगाडिको ढोका खोल्छ ढोकाबाट सुकिलो लुगा लगाएको मान्छे निस्किन्छ परर र ताली बज्छ अरू दुईजना मान्छे पनि उत्रिन्छन् जुल्फी कोरेको सुकिलो मान्छे मञ्चतिर अगाडि बढ्छ उसँगै आएका मान्छे र अरू दुईजना मान्छे पनि उसको पछि लाग्छन् माइकवाला उद्घोषक ठिटो फेरि बोल्छ प्रमुख अतिथिज्यूको आगमन भइसकेको छ प्रमुख अतिथि मासतिर हेर्दै दुई हात जोडेर मञ्चमा चढ्छ अघिदेखि उसैलाई पर्खेर मञ्चमा बसेका अतिथिहरू उठेर स्वागत गर्छन् हात जोड्दै अघि बढेर सबैसँग हात मिलाउँछ प्रमुख अतिथि यति धेरै मान्छे एकैसाथ कहिले नदेखेकी एउटी बुढियामा त्यत्रा मान्छे अगाडिको मञ्चमा बसेकी छन् मन्त्री र नेताका बीचमा उज्यालो छ उनको अनुहार चम्किला आँखा दौडिरहेका छन् चारैतिर हरियो फरिया र चौबन्दी लगाएकी आमाका चप्पल नलगाएका खुट्टाहरू राम्रैसँग हल्लिएका छन् सञ्चालकले कार्यक्रमका बारेमा भूमिका बाँध्दै मञ्चमा बसेका मान्छेलाई आफ्नो ठाउँमा आसन ग्रहण गर्न अनुरोध गर्छ सभापति र प्रमुख अतिथिपछि तिनै आमाको नाम बोलाउँछ वीर सहित गोरे कामीकी आमा फुलमती कामीलाई आसन ग्रहणका लागि हार्दिक अनुरोध गर्दछु आमा मुसु मुसु हाँस्दै बसेको ठाउँबाट उठिन् र अघिल्ला मान्छेको सिको गर्दै हात हल्लाएर आसन ग्रहण गरिन् आसन ग्रहण कार्यक्रम अहिलेलाई यति नै आवश्यकता परे पुनः जारी रहनेछ उद्घोषक बोले मञ्चको बीचमा टेबलमाथि राखेको शहीद गोरे कामीको फोटोमा श्रद्धाञ्जली गर्न प्रमुख अतिथि र मञ्चका अरू मान्छेलाई सञ्चालकले हराए क्रमैसँग शहीदको फोटोमा माला र अबिर लगाइदिँदै दुई हात जोडेर फर्के पालोमा आमा पनि परिन् उनी गोरे कामीको फोटो अघि पुगिन् अरूले जस्तै फूल र अबिर छरिन् तर हात जोडिनन् बरु फोटो उठाएर आँखा सामुन्ने ल्याइन् र बोलिन् बाबु गोरे त ठुलो मान्छे भइसस् यति धेरै मान्छे आएका छन् यहाँ ठुला बडाले तेरो फोटोमा पूजा गरे अगरबत्ती बाले यत्र ठुला बडा आएका बेला त पनि यहाँ भएको भए यो बुढी कति खुसी हुन्थ्यो अलि त नभएर तेरो फोटो राख्नु पर्यो त्यसपछि फोटो ट्याक्राक्क टेबलमा छाडेर फर्किन आमा उद्घोषकले फोटो ठड्याएर राख्यो वीर सहित अमर रहन् अमर रहन् अमर रहन् उद्घोषकको स्वरमा स्वर मिलाए उपस्थित समूहले मञ्चका नेताहरूले सहितको योगदानको मात्र बखान गरेनन् सपना साकार पार्ने बाचा कसम खाए सुनेर दङ्ग परिणाम पालो आयो शहीदकी आमालाई सम्मान गर्ने उद्घोषकले हराएपछि प्रमुख अतिथि आमातिर फर्किए स्वयंसेवकले फूलको गुच्छा अबिर र दोसला राखेको थाली अगाडि ल्यायो आमालाई दोसला ओडाइदिए र फूलको गुच्छा हातमा राखिदिए परर र ताली बज्यो अबिरको बट्टा च्यातेर टीका लगाइदिन लाग्दा आमाले मानेनन् नेताले विधुवा आमाको कदर गरे वीर सहितकी आमालाई दुई शब्द बोलिदिन उद्घोषकले आग्रह गरे आमा माइक भएतिर गइन् र बोल्न थालिन् माथि बसेका सबै ठूला बडा नानीहरू र तल बसेका सबैसँग म औधी नै खुसी छु मेरो गोरे केही कामको होला जस्तो लागेको थिएन यति ठूलो मान्छे भएछ देश र जनताका लागि गर्नुपर्छ आमा भन्थ्यो पत्यारै लागेको थिएन साँच्चै गरेछ तर आज ऊ नभएर उसको फोटो राख्नु पर्यो उसैलाई पूजा गर्न पा भए यो बुढी कमिनी कति खुसी हुन्थ्यो होली यति ठुलो काम गरेको मान्छे यत्तिका वर्खदेखि टाढा भएको छ काम केही चटारोले गर्दा त यहाँसम्म आउन नपाएको होला नि अर्को पटक आउँदा उसलाई पनि लिएर आउनु होला है नानीहरू चुपचाप उनको भाषण सुनिरहेका मञ्चासीन व्यक्तिहरूले एकअर्कामा मुखामुख मात्र गरे केही भनेनन् तलका मान्छेहरूमा गाई गुई चल्यो प्रमुख अतिथिले शहीद गोरे कामीको वीरताको गाथा गाउन कन्जुस्याई गरेनन् मासले पनि ताली बजाउन कन्जुस्याई गरेन गाउँको चिया पसल छेउको चोकमा शहीद गोरे कामीको शालिक बनाउने र गोरे शहीद चोक नाम राखिने घोषणा गरे सभापतिले प्रमुख अतिथिले भन्दा बढी ताली पाए उनले कार्यक्रम सकियो शहीदको परिवारलाई दस लाख रुपियाँ राहत दिने रे गाउँसम्म उर्दी आइपुग्यो आमा फुलमती कामीले पनि काठमाडौँ हेर्न पाउने भइन् गोरेसँग भेट्न पाइने आश मनभरि साँच्दै उसलाई मनपर्ने ठेटना मकै एक माना जति सिन्कीको अचार एक बट्टा र तीन पाने कोदोको रक्सी एक बोतल बोकेर फुलमती काठमाडौँतिर लागिन् आमालाई विश्वास छ गोरे जति ठूलो मान्छे भए पनि खेतमा काम गर्दा खाने गरेको खाजा निकै मन पराउँछ आमाको काठमाडौँ जाँदा लाग्ने गाडी भाडा र बाटो खर्च पार्टीकै मान्छेले हात पारिदिए पार्टीका मान्छेसँग औधी खुसी छिन् आमा अब आफ्नो छोरो भेटेको दिन झन् कति खुसी हुँदै हुन् अस्ति पार्टीका मान्छेले आफूलाई सम्मान गरेको र गोरेको फोटोमा पूजा गरेको कुरा सुनाउनु पाउँदा कति खुसी हुन् बाटोभरि कल्पना गर्छिन् मेरो छोरो चान्चुने मान्छे त पक्कै होइन होला कत्रो घरमा कति ठाँटसँग बस्तो हो उसको कुर्सी कस्तो होला ठूला बडा विष्टहरूले समेत नमस्कार गर्दा हुन् उसलाई टाउकोसम्म हल्लाउँदो हो नमस्कारको बदलामा सबै आमाहरूले शहीदकी आमा हुने अवसर कहाँ पाउँछन् तपाईँ भाग्यमानी आमा हो प्रमुख अतिथिले त्यस दिन गरेको भाषण सम्झिन् तर यति ठूलो भएको मान्छेलाई के दुःख थियो र म एउटी बुढी आमालाई पनि बोलाएन म बुढीलाई पनि काठमाडौँ नै बोलाएर यसो एउटी दुलै भित्रियाको भए त भइहाल्थ्यो नि मेरा पनि दुःखका दिन घट्थे उसको पनि जाय जन्म हुन्थ्यो र छोराप्रति पलाएको यो शङ्कालाई आफैले ढाकछोप गरिन् आ ठूलो मान्छेलाई यस्ता कुरा सोच्न पनि के फुर्सद होला त कामैले थिचेको हुँदो बाटोभरि हतार भइरहे आमालाई कति बेला काठमाडौँ पुगौँ भनेर मध्यरातमा बाटोमा गाडी रोकियो घ्याच भात खाना उर्दी गर्दै आए होटलका केटाहरू आमाले दिक्क मान्दै आफैसँग बोलिन् पैसै नलिई खाना दिने जस्तो गर्छन् मोराहरू आफूलाई भने कहिले काठमाडौँ पुगाउँ भएको छ कति टाढा रहेछ यो काठमाडौँ भन्ने ठाउँ पनि कहिल्यै नपुगिने केही बेरपछि गाडी गुड्यो आमा दङ्ग परिन् बुढो शरीर थकाइ र निन्द्राले थिचेछ क्यार घ्याच गाडी रोकिँदा पो झसङ्ग बिउजिन् फेरि किन रोक्या हो त्यसका बाउको ठाडो निकै बेर गाडी नहिँडेपछि आफ्नै अगाडि बसेको ड्राइभरलाई आग्रह गरिन् ए नानी किन रोक्या हो यो गाडी छिटो लैजाउ न बा बाटो बन्द छ आमा कसरी लाने उसको जवाफले आमा निराश भइन् सोधिन् किन बन्द भा त बाटो खै कसले मान्छे मारेर फालेको रहेछ त्यही भएर उसको आफन्त र गाउँले बन्द गरेका होला नि ड्राइभरले झर्को नमानी जवाफ दियो बरा कसको छोरो होला कुन पापीले मार्या होला यसरी दुनियाँलाई सताउनु भन्दा त्यो ज्यानमारालाई झ्याल खानामा हाले त भइगयो नि गर्नुपर्ने त त्यही हो नि आमा तर हाम्रो कुरा कसले सुन्ने चाहिने नचाहिने माग राख्छन् र दुनियाँलाई दुःख दिन्छन् फेरि ड्राइभर बोल्यो कस्तो चाहिने नचाहिने माग राख्छन् र बाबु आमाले उसको कुरो नबुझेर फेरि सोधिन् त्यो मरेको मान्छेलाई सरकारले सहित घोषणा गरेर दस लाख रुपियाँ नदिएसम्म बाटो दिँदैन रे प्रष्टसँग सम्झाउने कोसिस गरेको थियो उसले मरेको मान्छे पनि कहीँ सहित हुन्छ र बाबु नचाहिने कुरा गर्दा रहेछन् आमाले असहमति जनाइन् ड्राइभर हाँस्यो आमा र ड्राइभरको संवाद सुनिरहेकाहरू पनि हाँसे आमा अलमल्ल परिनेक्छिन् र रिसाइन् मैले हाँसै उठ्ने के कुरा गरेर उल्याउँछ बाबु म बुढीलाई उल्याएको होइन आमा तपाईँले कुरै त्यस्तै गर्नुभयो ड्राइभरले मनाउने कोसिस गर्यो कसले भन्यो आमा तपाईँलाई मरेको मान्छे सहिद हुँदैन भनेर त्यति कुरा त मै बुढीलाई थाहा छ नि मेरै छोरो गोरे पनि शहीद भएको छ म उसैलाई भेट्न काठमाडौँ जान लागे कि कि आमा भनेर सम्मान गरिसके मलाई काठमाडौँमा रात दिने रे भनेर बोलाएका छन् उतैबाट निर्धक्क भएर जानेको कुरा बताइन आमाले यति बेला भने आमाको कुरा हल्कासँग कसैले काट्ने आँट गरेनन् बरु गम्भीर भए ड्राइभर र अरू आमाको बायाँपट्टिको सिटमा बसेको ठिटोले आमालाई सम्झाउने प्रयास गर्यो आमा तपाईँ शहीदकी आमा हुनुहुँदो रहेछ हाम्रो सम्मान छ तपाईँलाई तर आमा आजसम्म तपाईँलाई कसैले पनि साँचो कुरो अर्थ्याएका रहेनछन् शहीद भनेको मान्छेको मनमा मात्र बाँचेका हुन्छन् हामी उनीहरूलाई देख्न र भेट्न सक्दैनौँ तिम्रो कुरै बुझिन बा मैले त रणभुल्लमा परेकी आमाको अनुहारमा ग्रहण लागिसकेको थियो तपाईँको छोरो त मरिसकेको रहेछ नि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 बालेर आफ्नो निम्ति अर्क बनाउँदै जामुना गुबाजुको विधि पोल्नेहरूको के कुरा गर्नु जमुना बहिनी अब मैले कसको के कुरा गर्नु मुक्तिको झन्डा उचाल्ने हातहरूमा लुटो थोपरी रहेको हावाको के कुरा गर्नु हरेक क्षण कतै न कतैबाट फुरी किराहरूले टोकिरहेका छन् चिम्बुका सारा रुखहरू बगाएको खोलाको के कुरा गर्नु मान सरोवरमा बसेर गणेला खान धेरै वर्ष कुर्नु पर्ने ठहर गर्दै टुकुचालाई सुन्दर ठहराउँदै गणेउला खान हिँडेको माछोको के कुरा गर्नु युद्ध शमशेरको शालिक उखेलिएको ठाउँमा कृष्णसेनको शालिक बनेन भनेर के कुरा गर्नु जमुना बहिनी अब मैले कसको के कुरा गर्नु सर्वदालाई हरेक दिन खुर्पाले उखल्दै बकैनाको बिरुवा सारिरहेको जमिनको के कुरा गर्नु आफू मर्दा आफू सँगसँगै गणना गर्न सक्ने गरेर थुप्रै स्त्रीहरू सती लग्ने नरे भूपालको के कुरा गर्नु आफू मर्दा आफू सँगसँगै गणना गर्न सक्ने गरेर थुप्रै स्त्रीहरू सती लग्ने भूपालको के कुरा गर्नु असङ्ख्य जिब्राहरूमा सखरको अलिकति लेप गरिदिएर हातमा तरवारको साटो बाछे बाजा थमाउँदै आफ्नो वरिपरि सती मण्डप बनाएर मुस्कुराइरहेको नेपोलियनको अब कसरी के कुरा गर्नु फेरि नै शिखर हो भनेर कसरी के कुरा गर्नु फेदी नै शिखर हो भनेर कसरी के कुरा गर्नु जमुना बहिनी अब मैले कसको के कुरा गर्नु फट्याङ्गो पनि गणना जनगणनामा मानिस भएर गणना भएको छ त्यस्तो गणनाको अब कसरी के कुरा गर्नु नगर कोटेका टाउकाहरू गिडेको अवनी नारायणको खुणा नगरकोटेका टाउकाहरू गिडेको अवनी नारायणको खुडा सङ्ग्रहालयमा रहेको छ भन्ने हलुका हुने किसिमको के कुरा गर्नु उसको टोपी जस्ताको तस्तै चम्किरहेको रातमा उसको टोपी नदेख्ने सूर्यदासको के कुरा गर्नु क्याले कुसिङ मर्यो भनेर के कुरा गर्नु उसको रबाप अहिले पनि जहाँ कहीँ जुर्मुराई रहेछ जमुना बहिनी अब मैले कसको के कुरा गर्नु कौशीबाट खसेको मानिस मुर्दा नभएको परिवेशमा कौशीबाट खसेको मानिस मुर्दा नभएको परिवेशमा कमला भट्टलाई अपघात गर्नेको कुममा थपिएको अलङ्कारको के कुरा गर्नु गोर्खामा हिमपात भएर अन्जान विरहीको कविता मित्रुकै भिजेको वातावरणभित्र झम्पे सालमा अब पढिने कविताको के कुरा गर्नु ढलभित्र नौलो नाच नाच्छौ भनेर केवल पीठहरू मात्र कोर्ने भ्यागुताहरूका के कुरा गर्नु आफ्नो औँला चुस्दै कोक्रोमा यताउति हेरिरहेको छ स्टालिनले आफ्नो औँला चुस्दै खोक्रोमा यताउति हेरिरहेको छ स्टालिनले भोलि हिँड्ने स्टालिनको यतिखेर आज के कुरा गर्नु मुहिलेको स्टालिन हिँड्यो भनेर के कुरा गर्नु जमुना बहिनी अब मैले कसको के कुरा गर्नु धन्यवाद कविता पछि अबको कविक्रममा हुनुहुन्छ कवि केशव सिलुवाल मेरो कविताको शीर्षक म पनि हुँ यो देशको एउटा चरा यही देशको एउटा रूपमा बनाएको छु मैले आफ्नो गुण म उठ्छु यहीँको खुल्ला आकाशमा म यही काट्छु आफ्नो बचेरा र हुर्काउँछु तर किन भएन म यो देशको राष्ट्रिय चरा के राष्ट्रिय चरा हुन डाँफेको जस्तै रङ्गिन प्वाख नै हुनुपर्छ के मयूरले झैँ रङ्गीन प्वाकहरू फिजारेर दर्शकको लागि नाच्नै पर्छ के कोइलीको झैँ मधुर आवाजमा गाउनै पर्छ तिमीलाई घृणा लागे पनि मेरो निखर कालो रङ यो देशका अनेकौं रङहरू मध्ये एउटा रङ हो तिमीलाई बोझिलो लागे पनि मेरो पहिचान म यो देशका अनेकौं पहिचानहरू मध्ये एउटा पहिचान हुँ मेरो पनि दावी छ म यो देशको राष्ट्रिय चरा हुँ सुनकै पिंजरामा थुनिए पनि गाउँदिन म तिम्रो लागि गोपीकृष्ण कौ म होइन तिम्रो शान्तिको प्रतीक परेवा म होइन तिम्रो भ्यालेन्टाइनको प्रतीक जोडी चखेवा म केही पनि होइन तिम्रो लागि तर पनि कालो र लामो पुच्छर भएको कुरूप नै सही म पनि यो देशको एउटा चरा हुँ मेरो पनि दाबी छ म यो देशको राष्ट्रिय चरा हुँ यो देशलाई हुरीले उडायो भने खस्नेछ मेरो गुण पनि रुखबाट र मर्नेछन् मेरा बचेराहरू यो देशमा सूर्य मर्यो भने मेरो पनि अन्त्य हुनेछ त्यस दिन म यो देशका लागि दिन सक्छु मेरा सबै प्वाखहरू बरु बरु तिमी जान सक्छौ बसाइ सरेर अर्कै टापुमा म भने कालो र लामो पुच्छर फिरफिर हल्लाउँदै चिरबिराइरहनेछु यही देशको गीत यही देशको एउटा रूपमा बनाएको छु मैले आफ्नो गुण म उठ्छु यहीँको खुल्ला आकाशमा म यहीँ काट्छु आफ्नो बचेरा र उर्काउँछु तर किन भएन म यो देशको राष्ट्रिय चरा धन्यवाद कवि सिलवालले निकै विमात्मक कविता सुनाउनु भएको थियो अबको कविक्रममा हुनुहुन्छ कवि तुलसी दिवस मैले वाचन गर्ने कविताको शीर्षक अवतार दर्शन हो काल चक्र घुमाएर एका देखि काल चक्र घुमाएर एका देखि स्वयं कालले दीपावली मनाएको यो उज्यालोको पवित्र उत्सव स्वयं काल ने दीपावली मनाए को ये उजालों को पवित्र उत्सव अब्बल उजालों को संख्यातित झिलमिलिमा उजालों को होली खेले समयले सूर्य तरल पानी बनेको रातो पहेलो नीलो हरियो सुन्तले प्याजी रङ्गीन उज्यालोहरू पोखिएको क्षितिजको विस्फोटित घटाबाट वाहन निषेधित निर्बन्ध कालको कालवर भैर भिड्ने सड़कमा घामको चढ्दो न्यानोले पग्लेर लगातार बगेको उज्यालोको स्वागतद्वारबाट लगातार बगेको उज्यालोको हिम नदी रातो उज्यालोको तुल टाँगेर निलो उज्यालोको स्वागत द्वारबाट हरियो उम्लेर बगेको रङ्गीन उज्यालोको इन्द्रेणी जुलुसमा सामेल हुने उत्कट अभिलाषाले डोहोर्याएर हेलिँदै अध्यारोको आदिम पत्थर गुफामा अध्यारोको आदिम पत्थर पत्थर गुफा तोड़ेर तत्काल हतार हतार एक धरो उज्यालो को पछि लागेर उज्यालो अनुसंधान में निस्केको म उजाले की बाड़ी ले ल्याय को ठूलो अनियंत्रित भीड़ ले आईले आफू भित्र साची राखेको अलिकति अतिरिक्त उज्यालो पनि गुमाएर बाहिर किनार स्पर्श गरेर मूलधारमा फर्केको निलो समुद्रको प्रबुद्ध ज्ञानी दार्शनिक लहर भएर नितान्त आलोक रहित एक्लो उज्यालो विहीन निष्पट्ट सम्पूर्ण अन्धकार भएर साँझमा ज्योतिहीन पूर्ण अन्धकारको घरतिर फर्किरहेछु सम्पूर्ण अन्धकार भएर साँझमा ज्योतिहीन पूर्ण अन्धकारको घरतिर फर्किरहेछु अध्यारोबाट उज्यालोतिरको गमन नभएर उत्तरोत्तर आलोकबाट अन्धकारतिरको यो मेरो पुनरागमन अधारो बाटो उज्यालोतिरको गमन नभएर उत्तरोत्तर आलोकबाट अन्धकारतिरको यो मेरो पुनरागमन निलो समयमा गरिएको उज्यालो डरेको कालो पहाड़को सनातन यात्रा हो निलो समयमा गरिएको उज्यालो डरेको कालो पहाड़को सनातन यात्रा हो उज्यालोको अन्तिम शिखर छुन उठेको मेरो पाइला टेक्ने आधार नभएर शिखरमाथि आफै अध्यारोको शाश्वत ओह्रालो लाग्छ टेक्ने आधार नभएर शिखरमाथि आफै अध्यारोको शाश्वत ओह्रालो लाग्छ उज्यालोको यो पहाड़ी यात्रा सायद सदा नै यसरी अँध्यारोको अन्तिम शिखरमा पुगेर टुङ्गिने गर्छ उज्यालोको यो पहाडी यात्रा सायद यसरी नै अँध्यारोको अन्तिम शिखरमा पुगेर सुँगिने गर्छ र प्रत्येक युगमा अध्यारोमा उज्यालोको विजय देख्ने सेतो अभिप्रायले अवतार लिन विवश प्रत्येक रङ्गहीन लाचार बुद्धले अधारोको शून्य दर्शनमा बुद्धत्वको तिरोहन गरेर निर्वाण प्राप्त गर्नु प्रत्येक पोचेको सामूहिक नीति भएको छ अहिले म पनि यो उज्यालोको युगमा उज्यालोको गाथा नगाएर अध्यारोको शाश्वत दर्शन सम्वेदित ज्ञानको स्तरमा बोलिरहेछु अहिले म पनि यो उज्यालोको युगमा उज्यालोको गाथा नगाएर अध्यारोको शाश्वत दर्शन सम्वेदित ज्ञानको स्तरमा बोलिरहेछु सायद उज्यालो अध्यारो हो र अँध्यारो उज्यालो हो अहिले सायद उज्यालो अँध्यारो हो र अँध्यारो उज्यालो हो अहिले यथार्थमा अचल म अँध्यारो र उज्यालोमा अन्तर देख्न असमर्थ छु यथार्थमा अचेल म अध्यारो र उज्यालोमा अन्तर देख्न असमर्थ छु उज्यालोको उत्तुङ्ग शिखर चढ्दा चढ्दै मैले अध्यारोको असंख्य थुम्का थुम्की र पर्वत हिम श्रृङ्खलाहरू नागिसकेको छु या तन्किएको अध्यारोको तेर्सो लामो बाटो धेरै काटिसकेको छु उज्यालोको पछि लागेर यसरी म अहिले यहाँबाट धेरै टाढा माथि या धेरै टाढा धेरै माथि या धेरै तल पुगिसकेको छु सायद पुग्न नपर्ने र पुग्न नहुने स्थानमा पनि म पुगिसकेको छु सायद पुग्न नपर्ने र पुग्न नहुने या स्थानमा पनि म पुगिसकेको छु र मेरो दृष्टि उज्यालो र अँध्यारोमा खास विभेद औल्याउन सक्षम छैनन् म आफै भित्र अनुभूत गरिरहेछु र मेरो दृष्टि उज्यालो र अध्यारोमा खास विभेद औल्याउन सक्षम छैनन् म आफैभित्र अनुभूत गरिरहेछु उज्यालोको आँखा चिम्लनु र अध्यारोको दृष्टि खुल्नु या अध्यारोको दर्शन फैलेर उज्यालोको दर्शन पाउनु मलाई नितान्त एउटै भएको छ मलाई नितान्त एउटै भएको छ अत अध्यारो र उज्यालोको यो महाभारत हालेर अहिले फेरि एकपल्ट पल्ट म पृथक अवतार दर्शन बोलिरहेछु अत अध्यारो र उज्यालोको यो महाभारत हालेर अहिले फेरि एकपल्ट म पृथक अवतार दर्शन बोलिरहेछु उज्यालोको यो युगमा अध्यारोको महागाथा गाएर कृष्णको मुखबाट अपार अधारोको अन्तिम कृष्ण गीता गाइरहेछु बोलिरहेछु विवश अधारोको दुर्लभ र अगम्बे कालो सुरुङ भित्र पसेर ब्ल्याक होलको अलभ्य अन्तिम कृष्ण दर्शन कालो उज्यालोले खोलिरहेछु बोल्न विवश छु लाचार छु र बोलिरहेछु धन्यवाद आजको कार्यक्रम उद्गारलाई शहीद सप्ताह विशेष बनायौं आज समेटिएका सबै स्वर स्वरप्रति हार्दिक आभार र देशका लागि जीवन उत्सर्ग गर्ने महान सपूत र ज्ञात अज्ञात सबै शहीदप्रति कार्यक्रम उद्गारको तर्फबाट पुनः हार्दिक शब्द श्रद्धा व्यक्त गर्दै यो उद्गारबाट म रमेश पौडेल पनि विदा माग्छु नमस्कार पसीना पसिनाले